र उद्योग वाणिज्य संघ चितवनले नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ उद्योग वाणिज्य संघ भरतपुर नगरपालिका र जिल्ला विकास समिति चितवनको सहकारीमा नारायणी नदी गुरु योजना निर्माण समिति गठन भई व्यवस्थापनका कार्यहरू भइरहेको बेला एकाएक नगरपालिकाले एकलौटी यस्तो निर्णय गरेको भन्दै उद्योग वाणिज्य संघले विरोध गरेको हो उद्योग वाणिज्य संघको कार्यबाट विरोध र्याली सहित नगरपालिका पुगेको टोलीले नगरपालिकाका कार्यकारी अधिकृतलाई तत्काल निर्णय खारिज गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको हो जेठ उन्नाइस गते राजनीतिक दलका प्रतिनिधि सहितको नगरपालिकामा बसेको बैठकले एक महिनाभित्र टेन्डर आह्वान गरी नारायणी पुलदेखि पूर्व दियालो बङ्गला सम्म क्षेत्रको व्यवसायलाई दिने निर्णय गरेको हो नारायणी नदी किनार संरक्षणका लागि गुरु योजना निर्माण समितिले आवश्यक कामहरू थालिरहेको अवस्थामा नगरपालिकाले नारायणी नदी किनारको विकास हुन नदिने योजना अनुरूप यस्तो दुस्साहस गरेको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष डाक्टर तेलचन्द्र भट्टराईले बताउनु भएको छ अध्यक्ष भट्टराईले नारायणी नदी व्यावसायिक परियोजनामा दिने भरतपुर नगरपालिकाको निर्णय खारेज नगरी नगरपालिकासँगको सम्पूर्ण सहकार्य टुट्ने चेतावनी दिएको छ व्यवसायले त्यो निर्णय तत्काल अस्पताल खारेज गर्न नगरपालिकासँग माग गरेका छन् निर्णय खारेज नभए चरमबद्ध आन्दोलन गर्ने चेतावनी व्यवसायले दिएका छन् यसअघि पनि उद्योग वाणिज्य संघ चितवनले प्रमुख जिल्ला अधिकारीलाई सोही विषयमा ज्ञापन पत्र बुझाएको थियो नगरपालिकाले स्थानीय निकाय आर्थिक प्रशासन नियमावली दुई हजार चौसठीको एक सय सन्ताउन्न अनुसार सार्वजनिक निजी साझेदारीबाट कार्य गराउने गरी सो गरेको जानकारी दिएको छ छात्रवृत्ति दिवसको अवसरमा आज चितवनका विभिन्न विद्यालयमा छात्रवृत्ति वितरण गरिएको छ पूर्वी चितवनको खैरेनी उच्च माध्यमिक विद्यालयले एक कार्यक्रम गरी विद्यालयका पाँच सय अडसठी विद्यार्थीलाई दुई लाख तेत्तिस हजार पाँच सय नब्बे रुपियाँको छात्रवृत्ति वितरण गरेको छ एकदेखि आठ कक्षासम्म चार सय चारजनालाई विद्यार्थीलाई चार सयका दरले एकदेखि दससम्म तिरानब्बे दलित विद्यार्थीलाई चार सयकी दरले र एकदेखि दस कक्षासम्म लक्षित समूहका एकहत्तर विद्यार्थीलाई चार सय नब्बे रुपियाँका दरले छात्रवृत्ति वितरण गरिएको विद्यालयले जनाएको छ यसैबीच कठार उच्च माध्यमिक विद्यालय पनि आज तिन सय उन्नाइसजना विद्यार्थीलाई एक लाख सत्ताइस हजार छ सय रुपियाँ छात्रवृत्ति वितरण गरेको छ जसमध्ये दुई सय चौरात्तर छात्रा पच्चिसजना दलित र बिसजना सीमान्तकृत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको विद्यालयका शिक्षक रेवती पाण्डेले जानकारी दिनुभएको छ यसै गरी रत्नगर आठमा रहेको बैरिया माध्यमिक विद्यालयमा पनि आज एक लाख उन्तिस हजारको छात्रवृत्ति वितरण गरिएको छ विद्यालयमा आयोजित कार्यक्रममा तीन सय तीनजना छात्र एकतिसजना सीमान्तकृतलाई छात्रवृत्ति वितरण गरिएको विद्यालयका प्रधानध्यापक नीलकण्ठ पौडेलले जानकारी दिनुभयो यस्तै रत्नगर दुईमा रहेको नेपाल उच्च माध्यमिक विद्यालय पनि आज पाँच सय बयानब्बेजना विद्यार्थीलाई दुई लाख अठार हजार पाँच सय सत्तरी रुपियाँ छात्रवृत्ति वितरण गरेको छ यसैबीच नेपाल उच्च माध्यमिक विद्यालयले पाँच सय बयानब्बेजना विद्यार्थीलाई रु दुई लाख अठार हजार पाँच सय सत्तरी रुपियाँ छात्रवृत्ति वितरण गरेको छ कक्षा एकदेखि आठसम्मका दलित छात्र त्रिपन्नजना छात्र बयालिसजनालाई रु चार सयकी दरले रकम वितरण गरिएको थियो त्यसै गरी कक्षा एकदेखि आठसम्मका सीमान्तकृत छात्र छजना छात्र दुईजनालाई रु चार सय नब्बेको दरले रकम वितरण गरिएको छ यस्तै कक्षा एकदेखि आठसम्मका छात्र दुई सय सतासीजनालाई रु चार सयको दरले काम रकम दिएको विद्यालयका प्रचार गोपाल शर्मा आचार्यले जानकारी दिनुभएको छ छात्रवृत्ति के कार्यक्रम अन्तर्गत कक्षा नौ र दसका दलित छात्रा अठार र छात्र दसजनालाई रु पाँच सयको दलले रकम वितरण गरिएको छ कक्षा नौ र दसका सीमान्तकृत विद्यार्थी तिनजना र सत्र सयका दलले कक्षा नौ र दसका छात्रा एक सय एकहत्तर जनालाई रु दुई सय पचासको दरले छात्रवृत्ति वितरण गरिएको विद्यालयले जनाएको छ यसै गरी रत्नगर सात सिँचाइ गेट स्थित राष्ट्रिय प्राथमिक विद्यालय पनि छात्रवृत्ति कार्यक्रम सम्पन्न गरेको छ विद्यालयले एकदेखि पाँच कक्षासम्मका विद्यार्थीहरूलाई छात्रवृत्तिका रूपमा कलम कपी कपडा सर्ट प्यान्ट वितरण गरेको हो झ्वानी स्रोत केन्द्रकी स्रोत व्यक्ति अन्त अधिकारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वेद प्रसाद पौडेल विद्यालय व्यवस्थापन समितिका सदस्य सदस्य गोपाल राज पौडेल सदस्य रामनाथ चौधरी रविलाल रवि विद्यालयका सहायक प्रधानध्यापक शान्तिदेवी अधिकारी लगायतले बोल्नु भएको थियो कार्यक्रम विद्यालयको बाल क्लबकी अध्यक्ष अञ्जली दराईको अध्यक्षतामा सम्पन्न भएको थियो उता रत्नगर एक निपनी स्थित ओम शान्ति राष्ट्रिय प्राथमिक विद्यालयले आज छात्रवृत्ति कार्यक्रम सम्पन्न गरेको छ कार्यक्रम अन्तर्गत नर्सरीदेखि कक्षा पाँचसम्मका एकतिसजना विद्यार्थीलाई नौ हजार रुपियाँ वितरण गरिएको छ जसमा उन्तिसजना छात्र र दुईजना दलित बालबालिका रहेका छन् त्यस्तै कक्षा नर्सरीदेखि पाँचसम्मका तिरासीजना विद्यार्थीलाई स्टेसनरी सामग्री वितरण गरिएको छ रत्नगर नगरपालिकाको कार्यकारी अधिकृत पुरुषोत्तम सापकोटाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विभिन्न व्यक्ति तथा संघ संस्थाहरूले सहयोग गरेका थिए काठमाडौँ निवासी शिखर सुजको प्रोपाइटर वासुदेव आचार्यले रु दस हजार मिठु कुमारी छात्रवृत्ति कोषबाट रु आठ सय पचास नेमराज पौडेलले दुई हजार ईश्वर मिश्रबाट रु दुई हजार पाँच सय त्यसै गरी नेपाल विद्युत एसोसिएसन क्षेत्रीय अध्यक्ष Rambahadur Shrestha rotary club of Narayani mid town र जय शान्ति कपडा पसल र विद्यालयको कोषबाट पनि स्टेसनरी सामग्री सहयोग गरेका थिए त्यसै गरी होटल स्टार ब्याङ्क्वेटले विद्यालयलाई एक थान टिभी प्रदान गरेको छ कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कालु महत्तोको अध्यक्षतामा सम्पन्न भएको छ यसैबीच पदमपुर नौ निम्न माध्यमिक विद्यालय गडौलीले आज आफ्ना विद्यालयमा अध्ययनरत एक सय पचहत्तरजना विद्यार्थीहरूलाई रु सत्तरी हजार नगद छात्रवृत्ति प्रदान गरेको छ उन्नाइसजना दलित सीमान्तकृत सातजना र एक सय उनपचासजना अन्य विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको विद्यालयले जनाएको छ चितवन माडी स्थित किर्तनपुरका सावित्री भण्डारी एनपिस नेटवर्कले प्रदान गर्ने अन्तर्राष्ट्रिय पुरस्कार रोल मोडल फर्फिस अवार्डको उम्मेद्वार हुनुभएको छ आउँदो जुलाई महिनामा थाइल्याण्डको राजधानी बैङ्ककमा घोषणा गर्ने उक्त पुरस्कारका लागि नेपालको चितुवन बागलुङ र पर्वत जिल्लामा मुख्यत नारी अधिकारका लागि विगत बिस वर्षदेखि अनवरत सङ्घर्ष गर्नुभएका भण्डारी उम्मेद्वारका रूपमा छनौट हुनुभएको हो उहाँसँगै एकल महिलाको फाँटमा विगत पन्ध्र वर्षदेखि काम गर्दै आउनुभएका चितवनकी विष्णुमाया पाण्डे लगायत नेपालका कुल उन्नाइसजना महिला र पुरुषहरू पनि पुरस्कारको उम्मेद्वार हुनुहुन्छ अन्तर्राष्ट्रिय राष्ट्रिय तथा स्थानीय स्तरमा द्वन्द्व व्यवस्थापन बहुदेशीय शान्ति तथा सुरक्षा स्थापनामा नेतृत्वदायी भूमिका लैजाने काम गर्दै आएको एनपिएस नेटवर्कले नेपालसँगै श्रीलङ्का अफगानिस्तान इन्डोनेसिया र फिलिपिन्स र टिमोर लिस्टमा काम गर्दै आइरहेको छ अनलाइन भोटिङ मार्फत निर्धारण हुने उक्त पुरस्कार विजेतालाई एक हजार अमेरिकी डलरले सम्मान गरिनुका साथै विजेताको बारेमा वृत्तचित्र निर्माण हुने जनाइएको छ भोटिङ प्रक्रिया चलिरहेको छ र हालसम्मको अवस्थामा भण्डारी अग्रणी स्थानमै रहनु भएको छ अनलाइन भोट यही असार पहिलो सातसम्म दिन पाइन्छ माडी कल्याणपुर स्थित कालिका सामुदायिक महिला विकास केन्द्रसँगै न्यायका लागि महिला सञ्चाल अनि बागलुङको सत्कर्म मार्फत सामाजिक सेवा गर्दै आउनुभएका भण्डारी माडीको पौराही तथा अमिल्याको भूमि अधिकारको सङ्घर्षमा हुम्बेर सयौं सुकुम्बासीहरूको व्यवस्थापनमा खट्नु भएको छ भने बोक्सी प्रथा घरेलु हिंसा यौनजने पीडा लगायत महिलामाथि हुने हरेक खाले अत्याचार र दमनका खिलाफ सङ्घर्ष गर्दै पनि आइरहनु भएको छ आफ्नो निजी पारिवारिक जीवनलाई छाडे पीडित निमुखा अनि अधिकार नपाएकाहरूका लागि आजसम्म अविवाहित रही समय दिइरहनु भएका महिला अधिकार कर्मी भण्डारीलाई उक्त पुरस्कार जिताउन माडीवासी एवं चितवनवासीहरू लागि परेका छन् टुवाट माधवपुरमा रहेको रामजानकी मन्दिरमा निर्माण गरिएको सुजन स्मृति सभाको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ कार्यक्रमका प्रमुख अतिथि उदयपुर सामुदायिक वनका अध्यक्ष केशव लामाले सभाहालको उद्घाटन गर्नु भएको हो स्थानीय सुजन लामिछानेको त्रिचुली नदीमा नहुने क्रममा निधनको स्मृतिमा बुबा खडानन्द लामिछाने र आमा होमकुमारी लामिछानेले परिवारको आर्थिक सहयोगमा सो सभा निर्माण गरिएको थियो सुजनको विषम दुई साल ज्येष्ठ छब्बिस गति आजकै दिन निधन भएको थियो सभाहाल निर्माणका लागि लामिछाने परिवारबाट दुई लाख माधवपुर प्रथम खाने तथा सरसफाई उपभोक्ता समितिबाट उन्सत्तर हजार र अन्नपूर्ण भजन मण्डलीको तीस हजार सहयोगमा हल निर्माण गरिएको हो उद्घाटन कार्यक्रममा खानेपानी उपभोक्ता समितिका निवर्तमान कोषाध्यक्ष एम प्रसाद ढकालले हल निर्माणको प्रगति खर्च विवरण र भावी योजना प्रस्तुत गर्नुभएको थियो कार्यक्रममा रेडियो अर्पणका कार्यकारी अध्यक्ष एवं राष्ट्रिय लोकचुडका भजन संरक्षण प्रतिष्ठान चितवन शाखाका सल्लाहकार सदस्य वेदप्रसाद आचार्य प्रतिष्ठानका कोषाध्यक्ष दशरथ सापकोटा विन्देश्वरी निम्न माध्यमिक विद्यालयका प्रधानध्यापक भीमप्रसाद खनाल रामकृष्ण मन्दिरका अध्यक्ष ध्रुव नेउपाने अन्नपूर्ण भजन मण्डलीका भूतपूर्व अध्यक्ष जनजीवन शर्मा लगायतले पुण्य कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए कार्यक्रम अन्नपूर्ण भजन मण्डलीका अध्यक्ष लोकनाथ नेउपानेको अध्यक्षतामा भएको थियो पूर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको टिकोली जंगलमा गैराती भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ पूर्वी चितवनको टाँडीबाट भरतपुरतर्फ जाँदै गरेको ना दुई तिन प चार आठ आठ नौ नम्बरको मोटरसाइकललाई सोही दिशा जाँदै गरेको ना दुई तिन प दुई तिन आठ सात नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो दुर्घटनामा चार आठ आठ नौ नम्बरको मोटरसाइकलका चालक भरतपुर नगरपालिका वडा नम्बर बाह्र प्रगति चोक बस्ने वीरबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ गुरुङको उपचारका क्रममा भरतपुर अस्पतालमा राति नै मृत्यु भएको जिल्ला प्रहरीकाले चितवनले जनाएको छ गुरुङलाई ठक्कर दिने मोटरसाइकल र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ जिल्ला प्रशासन कार्यालयकी कर्मचारीको मेलेमतोमा नलप्रासीमा एक व्यक्तिले बाह्रजनालाई आफ्नो छोरा बनाई नागरिकता दिलाएको खुलासा भएको छ सनै गाविसका सर्वहुम मुसलमानले विभिन्न मितिमा गाविसबाट सिफारिस बनाई केही भारतीय नागरिकता सहित बाह्रजनाको नागरिकता बनाइदिएका हुन् मुसलमानले नक्कली नागरिकता दिलाएको उजुरेपछि जिल्ला प्रशासन कार्यालयले गठन गरेको छानबिन समितिले पेश गरेको प्रतिवेदनमा फर्जी नागरिकता वितरण गरेको खुलासा भएको हो मुसलमानले गाविस सचिवले सिफारिस गर्दा दिने सबै कामकाज आफै तयार गरी सचिव गोकुल गिरीको समेत कृत्य हस्ताक्षर गरेका थिए गाविसका सचिव गिरीले नक्कली कागजपत्र पेश गरी नागरिकता निकालेको घटनाको हालेपछि प्रशासनले छानबिन समिति गठन गरेको थियो मुसलमानले बाबु बनेर नागरिकता दिलाउनेको संख्या सत्रजना रहेको बताइएको छ अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ सामुदायिक विद्यालयका शिक्षक अन्य व्यवसायमा लाग्न नपाउने नियमलाई कडाइका साथ कार्यान्वयन गर्ने सरकारको तयारीप्रति तपाईँ के भन्नुहुन्छ ए पेसा मर्यादित बनाउने प्रयास बे शैक्षिक गुणस्तर वृद्धि गर्ने हो कि सी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 विद्यालयमा पढाउनुपर्छ ताकि दसतिर नाच्दाखेरि शिक्षाको गुणस्तर पनि हुन्छ भने विद्यार्थीहरूप्रति उनीहरूको जिम्मेवार नै हुँदैन र शिक्षाको गुणस्तर एकदम रास हुँदै जान्छ जुन नियम ल्याउन खोजिरहेको छ एकदम राम्रो छ किन भन्दाखेरि सरकारमा अहिले प्रशासन हाकेका कर्मचारीहरू मन्त्री प्रसङ्ग छन् उनीहरूले यो बेलामा चाहिँ निर्णयलाई कार्यान्वयन गराउन सके भनेदेखि यो सुनमा सुगन्ध हुनेछ किन भन्दाखेरि टाढा भइसक्यो कि सरकारी शिक्षकहरू एउटा विद्यालयमा चाहिँ पढाउँछन् अब कतै कलेजमा पनि पढाउन भ्याएका छन् अब खेताला कतै चाहिँ आफू अन्त जानु पऱ्यो भने खेताला शिक्षक राखेर हिँडेका छन् र राजनीतिमा त्यतिकै भएका छन् राजनीतिक पार्टीको झन्डा बोकेर पनि हिँडेकै छन् यो छाडा प्रवृत्तिले गर्दाखेरि एउटा चाहिँ शिक्षामा चाहिँ गुणस्तर खसाउँदै गएको छ त्यसले गर्दाखेरि यो नियम चाँडोभन्दा चाँडो नियम चाहिँ लागू गर्न सामुदायिक विद्यालयमा काम गर्ने शिक्षक शिक्षिकाहरूले आफ्नो समय भनौँ छ घन्टा विद्यालयमा राम्रोसँग पढाएर टाइम दिएर छ घन्टामा भन्दा बाहिरको समयमा मेन पढाउने विषयलाई प्राथमिकता दिँदै अन्य अरू विषयलाई चाहिँ केही आय आर्जन गर्नको लागि गर्न पाउनु पर्ने अवस्था पनि आउँछ अहिलेको स्थितिमा महँगीले डाँडो काटिसकेको छ आय आर्जन कम भएको हुँदा चाहिँ जीवन स्तर उकास्न धेरै गाह्रो हुने हुँदा र अर्को कुरो यो राजनीति संस्थामा पनि लागेर पुरा टाइम कुनै पार्टीमा आबद्ध भएर शैक्षिक स्तरमा खस्मदो गराएर त्यसमा गर्नुभन्दा राजनीति आस्था हुँदाहुँदै पनि पुरा राजनीतिमा टाइम नदिइकन राम्रोसँग पठन पाठनमा ध्यान दिनु नै श्रेय हुने यो सरकारी तथा सरकारी स्कुलमा र सरकारी कार्यालयहरूमा काम गर्ने हाम्रो कर्मचारीहरू हुनुहुन्छ उहाँहरू हरेक पार्टीको पार्टी सदस्यता लिएर पार्टी सदस्यको रूपमा काम गर्ने र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 सय पच्चिस पाँच त्रिसठी तिन सय तिस फ्याक्स नम्बर शून्य छपन्न पाँच त्रिसठी तिन सय एकतिस तपाईँसँग मेल इन्टरनेटको सुविधा छ भने इमेल गर्न सक्नुहुन्छ इमेल ठेगाना radio Arpan news at gmail dot com हवस् त अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण सँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरि के साथ सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचार सकियो म सुजिता हमाल बिदा भए नमस्कार अर्पण स्थानीय समाचारको साथमा